गर्न थाल्नु भएको छ भ्रमणका क्रममा इलाममा किबी र जडीबुटीको बिरुवा उत्पादन गरेको देखेपछि आफूले पनि बिरुवा उत्पादन थालेको उहाँको भनाइ छ लामो समयदेखि कृषिमा लाग्नुभएका घरती अब आफै किबीका किबीका बिरुवा बनाएर बिक्री गर्ने योजनामा हुनुहुन्छ सुरुमा किबी खेती गर्ने भनेर बिरुवा खोज्दा खोज्दै हैरान हुनुभएका घरतीले आफ्नै बारेमा स्थापना गरेको ग्रिन हाउसमा सोह्र सय किबीका बिरुवा उत्पादन गर्नुभएको छ किबीका बिरुवा उत्पादन बिरुवासँगै उहाँले बहुमूल्य जडीबुटीका बिरुवा समेत उत्पादन गर्दै आउनु भएको छ हामीले किबी लगाउनको लागि रुकुम पुगेका थियौँ बिरुवा लियौँ तर अब हाम्रो ठाउँमा कृषकलाई टाढा टाढा धाउनु पर्दैन उहाँले भन्नुभयो अब पुष माघ र फागुनमा किबीको बिरुवा कलमी गरेपछि बल्ल किबी फल्ने खालको बिरुवा उत्पादन हुन्छ समुद्री सतहको सोह्र सयदेखि बाइस सय उचाइमा निकै राम्रो किबी हुने भएकाले ताराखोलाका कृषकले किबी खेती गर्ने लग उद्देश्य अनुरूप गरे पनि बिरुवाको अभावले सोचे जति बिरुवा उत्पादन बिरुवा लगाउन नपाउँदा निराश भएको पाए अनि आफैले बिरुवा उत्पादन गरेको हुँ घरतीका सर्पी किबीका बिरुवा जिल्लामै पहिलो पटक उत्पाद उत्पादन थालिएको हो करिब दुई लाखको लगानीमा ग्रिन हाउस निर्माण गरी किबीको बिरुवा उत्पादन थालेको बताउनुभयो यस वर्ष मात्रै झन्डै किबीका बिरुवा बिक्रीबाट झन्डै पाँच लाख आमदानी गर्ने लक्ष्य छ उहाँले जङ्गलमा पाइने जडीबुटी तर लोपुन लागेका सतुवा र बिखामाका बिरुवा र बिउ उत्पादन गरेको बताउनुभयो समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा हुने जडीबुटी भएकाले यो जडीबुटी जुनसुकै ठाउँमा हुँदैन यसकारण पनि जडीबुटीको खेती थालिएको छ वनमा लोप हुन लागेका जडीबुटीले विगत पाँच वर्षदेखि आफूले बिउ र बिरुवा उत्पादन थाली गरेको छु अहिले जडीबुटीको संरक्षणमा नलागे भोलिका दिनमा भावी सन्ततिले सतुवा जडीबुटी भन्ने के हो भनेर सोध्ने दिन आउने उहाँको भनाइ छ सङ्कटकालमा गाउँमा बस्ने वातावरण नभएर मलेसिया जानुभएका घर तिन वर्षमै आफ्नो देश आफ्नै देश फर्केर व्यवसाय कृषि पेसामा लागेको बताउनुहुन्छ उहाँले विदेश जाँदा लागेको ऋण समेत नतिरी फर्केर आफ्नो गाउँमा कृषि गर्ने उद्देश्य बोकेर आए पनि त्यस समयमा गाउँमा के गर्ने र कसरी गर्ने भन्ने थाहा नै नभई भैँसी बाख्रा पालेर बस्नु भएको थियो गाउँपालिकाले कृषि गर्न मानिसहरूलाई कृषि अवलोकन भ्रमण गएपछि व्यवसाय बन्न सिक नपुगेको घरतीको छ पचास वर्षका घरतीले अहिले आफ्नै घरमा टमाटर खुर्सानी काउली बन्दा उखु फर्सी आलु आदि खेती गर्दै आउनु भएको छ ताराखोलाको वन घुम्तेको वनमा एक सय पचास भन्दा बढी जडीबुटीहरू पाइए तापनि उचित रूपमा पहिचान संरक्षण तथा निकास नहुँदा करोडौँ रुपियाँका जडीबुटीहरू जङ्गलमै कुहिएको सामुदायिक वन उपभोक्ता महासङ्घ केन्द्रीय सदस्य प्रेम लामिछानेले बताउनुभयो उहाँले जडीबुटीको वैज्ञानिक रूपमा बिउ उत्पादन उत्पादन गरी जतिपुतिको पकेट तथा ब्लक बनाएर व्यावसायिक उत्पादन गरे मात्र आमदानी हुन सक्ने बताउनुभयो अहिले ताराखोलाको साबिक वार्ड नम्बर एक सात र आठका ओडामा जुल्फे किबी पकेट क्षेत्र भनेर समेत कृषि ज्ञान केन्द्र पर्वतले सूचीकृत गरेको छ जनहित माध्यमिक विद्यालय गलकुत नगरपालिका वडा नम्बर सातमा शैक्षिक सहजीकरण सम्बन्धी बैठक सम्पन्न भएको छ बैठकमा हालसम्म भइरहेका विद्यार्थी सिकाइ सहजीकरणको समीक्षा गर्दै अबको दिनमा वैकल्पिक तरिकाले प्रविधिको पहुँचमा रहेका विद्यार्थीले प्रविधि मैत्री शिक्षा सिकाइ सहजीकरण गर्न तथ्याङ्क सङ्कलन गर्ने निर्णय भएको विद्यालयले जनाएको छ बैठकमा शिक्षक विष्णुप्रसाद गौतम टिका थापा युएस एकाडेमीका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 हालसम्म एक सय सातजनाले पक्राउ गरिसकेको छ घाटीकोला गाउँपालिका वडा नम्बर दुई भीमा पोखरामा अहिले जताततै प्लास्टिकका टनेल देखिन्छ पहिले तरकारीका लागि सिजन कोर्नुपर्ने स्थानीय अहिले बेमौसमी तरकारी फलाएर राम्रो आमदानी गर्न थालेका छन् भीमा पोखरामा व्यावसायिक तरकारी उत्पादनमा जोड दिँदै ओडाभित्र पचासवटा तरकारी टनेललाई ओडा कार्यालयले अनुदान दिएपछि किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् टनेलभित्र सुरक्षित तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिने हुँदा ओडा कार्यालयले पचासवटा टनेल निर्माणको लागि दस लाख चौन हजार रुपैयाँ विनियोजन गरी टनेल निर्माण गरेको हो ओडाभित्रका पचासजना अगुवा कृषकको करेसा बारेमा टनेल निर्माण गर्न अनुदान दिएको ओडा अध्यक्ष विद्यापति शर्माले बताउनुभयो गत आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार बजेट विनियोजन गरी किसानहरूले तरकारी खेतीको पेसाप्रति आकर्षित गराउन अनुदानमा टनेल निर्माण गरिएको अध्यक्ष शर्माले बताउनुभयो टनेल निर्माणको लागि एउटा कार्यालयले आवश्यक पर्ने फलाम सामग्री प्लास आर्थिक तथा प्राविधिक जनशक्ति उपलब्ध गराएको थियो टनेल खेती सुरक्षित र उत्पादनशील हुन्छ वडा अध्यक्ष शर्माले भन्नुभयो कृषकलाई व्यावसायिक उत्पादनमा जोड्न अनुदानको कार्यक्रम लिएको हो प्लास्टिक टनेलमा गोलभेदा सिमी भन् भन्टा भिन्ता साग बन्दा काउली खुर्सानी जस्ता तरकारी खेतीले उपयुक्त हुने कृषक ज्ञानप्रसाद शर्माले बताउनुभयो टनेलमा उत्पादन सुरक्षित हुन्छ शर्माले भन्नुभयो बेमौसमी उत्पादन र असिना पानीबाट तरकारी बचाउन टनेल अनिवार्य भएको छ धेरै पानी पर्दा तरकारीको बोतै सुक्ने र बढी घाम लाग्दा ओइलिनी हुँदा टनेल निर्माणले व्यावसायिक उत्पादनले राम्रो भएको छ टनेलभित्र झार कम आउने विषादीको बढीलाई एकीकृत गर्न सकिने लगायतका कार्य गर्न सहज हुन्छ वडा कार्यालयले हाल निर्माण भएका पनेलको प्रभावकारी हेरेर आगामी दिनमा पनि कार्यक्रम सञ्चालन गरिने ओडा अध्यक्ष शर्माले बताउनुभयो महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय फस्ताउँदै गरेका होमस्टे सङ्कटमा परेका छन् गत वर्षको चैत्रमा लकडाउन भए यता जिल्लाको होमस्टे सुनसान बनेका छन् जिल्लाको पहिलो तथा चर्चित बागलुङ नगरपालिका दस भकुण्डेको अतिथि सत्कार होमस्टे पनि सुनसान रहेको छ कोरोना सङ्क्रमणको जोखिमले फोन सम्पर्क गरेर आउन खोज्नेले पनि पाउन नराख्ने जानकारी दिन बाध्य भएको होमस्टे सञ्चालक खिमबहादुर थापा बताउनुहुन्छ कोरोना कहरका बिच पनि पनि यहाँ आउने खोज्नेहरूको खोज्नेहरूले त सम्पर्क गरिरहेका छन् उहाँले भन्नुभयो हामीले नै संक्रमण जोखिमको डरले नआउन भनेका छौँ पाहुनहरूले चित्त दुखाउनु भयो कि भन्ने डर लागेको छ तर के गर्नु अहिले अवस्था नै यस्तो रहेको छ कोरोना भयावह सुरु भएपछि अहिलेसम्म होमस्टेमा होमस्टेमा एकजना पनि पाहुना नआएको सिक्दी सामुदायिक होमस्टेका अध्यक्ष हिराबहादुर पुनले बताउनुभयो लकडाउनको अवधि होमस्टेमा तर्क आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल हुने सिजन हो कोरोना कोरोनाले गर्दा होमस्टे व्यवसाय पूर्ण रूपमा प्रभावित भएको छ होमस्टेमा आउने समयमा लकडाउन भयो लकडाउन भएदेखि एकजना पनि पाहुना आउनुभएको भएन यस्तो बेला राख्ने कुरा पनि भएन अध्यक्ष पुनले भन्नुभयो अझै केही समय पाहुना राख्ने अवस्था सिर्जना होला जस्तो छैन यसले गर्दा धेरै ठुलो नोक्सानी बेहोर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ गत वर्षमा चैत्यदेखि असोजको कार्तिक महिनासम्म धेरै पाहुना पाउन आफूहरूको होमस्टेमा आउने गरेको र आम्दानी पनि राम्रो थियो गत वर्ष होमस्टेमा पाहुनाहरूको बाक्लो उपस्थितिले गर्दा आफूहरूले उत्पादन गरेका स्थानीय उत्पादनले पनि राम्रो बजार पाएको थियो यस वर्ष उत्पादनलाई बढाएको तर बिक्री नहुँदा समस्या परेको स्थानीयको गुनासो छ पोहोर साल धेरै पाहुना आउनुभयो हामीले गाउँमा उत्पादन गरेको लोकल कुखुरा खसी बोका कोडो लगायतका चिजहरू अन्य ठाउँबाट मगाउनु परेको थियो त्यही अवस्था आउँछ भने हामीले नै त कुखुरा लगायतका सामग्री गाउँमै उत्पादन गरे पुलले भन्नुभयो के गर्ने यस्तो अवस्था आयो उत्पादन भएका सामग्री बिक्री हुन सकेनन् ठुलो नोक्सानी भयो बरिङ गाउँपालिका वडा नम्बर दुई सिग्दी गाउँमा मगर समुदायका केही व्यक्तिहरू मिलेर पाँच घरमा दस गत वर्षदेखि सामुदायिक होमस्टे सञ्चालन गरेका थिए सञ्चालन गरेको केही समयमै यसो होमस्टेले केही धेरै आन्तरिक तथा बाह्य पर्यटक भेटाउन सफल भएको थियो निशेको अर्कोला गाउँपालिका वडा नम्बर दुईको अर्नाकोटमा रहेको अर्नाकोट सामुदायिक होमस्टे पनि कोरोनाका कारण जस्तै उस्तै समस्यामा रहेको छ कुनै समय आन्तरिक पर्यटकले भरिभरा हुने होमस्टे अहिले सुनसान बन्दै गएका छन् खबर खबरसँगै साँझ सात बजेको गलकुत खबरका